मुटु माझ बस्नेले रुहाउँछ भन्छ यो मनले कति रुने हो भन्छ यो सँगै नसालु शराबमा भन्छ यो मनले कति रुने हो भन्छ सानो